कसले देला तिमलाई माया मैले दिए जति हो कसले देला तिमलाई माया मैले दिए जति झिका तुलो जोखौ आज कसको माया कति जहिले पनि के कार जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का हो जहिले पनि के कार जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का सोझो मान्छे जान्दैन म पुरा बनावटी झिका तुलो जोखो आज कसको माया कति छैन भने छैन माया के को खस खसा कोहीको आँखा जो बनमा कोहीको खाली धनमा पैमानीको भर हुँदैन के छ के छ मनमा कोहीको आँखा जो बनमा कोहीको खाली धनमा बैमानीको भर हुँदैन के छ के छ मनमा अहिले टुङ्गो लागि हाल्छ के को फती झिका तुलो जोखौ आज कसको माया कति ठुलो ठुलो कुरा ठुलो हिँड्न लाग्दा खुट्टा चाहिँलो साह्रै जोडी नखोज है अति भयो अति झिका जो जोखौ आज कसको माया कति कसले देला तिमीलाई माया मैले दिए जति कसले देला तिमलाई माया मैले दिए जति झिका तुलो जोखौ आज कसको माया